यस्तै हो दिदी परदेश लागेका श्रीमानहरू हुन त तपाईँहरूले कतिपय अवस्थामा कतै माया मार्यो कि भन्ने लाग्ला तर अर्को व्यवस्था के छ भने मलेसियामा यही हप्ता पनि हेर्नुहोस् निर्घात पुलिसले कुटेर सडकमा जङ्गलमा फालिदिन्छ दिदी त्यहाँको व्यवस्था पनि बुझिदिने गर्नुपर्छ किनभने मलेसिया त एकदम डरलाग्दो ठाउँ छ म आफै पनि त्यहाँ पुगेको छु र त्यहाँका नेपालीहरूको पीडा मैले त्यहाँबाट प्रकाशित हुने श्रम साप्ताहिक पत्रिका मार्फत मैले लेख्ने गर्दथेँ दिदी यो पनि पनि बुझिदिनुहोस् सायद फर्कि आउनुहुन्छ कि हजुर कोदो छ भन्ने कता कता अझ बिहा गर्छ अरे एक अरे बिहा गर्छ अरे भनेर घरमा फोन आउँछ अरे के तपाईँ थाहै छैन मलेसियामा रहनुभएका तपाईँका श्रीमान कुलबहादुर सिन्जालीजीलाई हामी यसै जीवनको गोरेटो मार्फत हामी आग्रह गर्दछौँ आफ्नै घरकी प्रेयसीको चित्त दुखाएर परदेशमा बिलाएर नबस्नुहोस् सम्झेर हेर्नुहोस् विगतलाई फर्किनुहोस् हिजो तपाईँहरू माया लाउँदा तपाईँहरूको दाम्पत्य जीवनमा बाँधिँदा के सपना देखाउनु भएको थियो कृपया तपाईँ पक्कै पनि मलेसियामा धेरै नेपालीहरूले ओजेलका खबर सुन्ने गर्नुहुन्छ कुलबहादुर सिन्जाली नामका व्यक्ति जो बागलुङ जलजला गाविस वडा नम्बर छका हुनुहुन्छ उहाँको खोजी गरिदिनुहोस् त्यहाँका नेपालीले पनि भनी हामी आग्रह गर्दछौँ वास्तवमा दिदी यो पीडा तपाईँ मात्रको होइन सयौँ नेपाली चेलीहरूले श्रीमान परदेश गएको श्रीमानलाई पर्खिँदा पर्खिँदा उसैको सद्धर्म बस्दा बस्दा पनि गाउँका आलोचनाहरू तपाईँको आरोपहरू सहेर बस्नु परेको छ राम्रो नजरले हेर्दैनन् एउटी एक्ली महिलालाई त्यही भोग्नु भएको होला सायद तपाईँले पनि होइन कुरा काट्छन् होला नि गाउँमा भन्न खोजेको कि गर्छन् गर्छन् यसलाई सहनै पर्छ माइतीजनले पनि त आखिर कोद्दिनुहुन्छ र माइतीजनले पनि कस्तो छ माइतीजनले पनि केही कहिलेकाहीँ टर्रो वचन बोल्दाखेरि त मन दुख्छ होला नि है दुख्छ अनि अहिले कति वर्ष कि हुनुभयो ओहो चौतिस वर्षको उमेर रहेछ दस वर्षदेखि श्रीमान बेपत्ता हुनुहुन्छ यो नेपाली चेलीहरूले यस्तै भोग्नु परेको छ वैदेशिक रोजगार नभई पनि नहुने अब नगई पनि नहुने गएर पनि सोचे जस्तो नहुने यता त्यसको पीडा चाहिँ महिलाले खेप्नुपर्ने है के भन्न मन लाग्छ के भन्ने अब नेपाली दिदी बहिनीको अब बुढोले पैसा कमाएर बुढोको पैसा खाएर अब सुरु नभए कुरो हराएर अब स्त्री गरेर बस्न परेछ यस्तै हो खै त्यही त दिदी वास्तवमा वैदेशिक रोजगारले पनि कैयौँ राम्रा पक्ष पनि ल्याएको छ र नराम्रा पक्ष पनि ल्याएको छ हुन त कैयौँ महिलाहरू दोस्रो विवाह गरेर पनि गएका घटना छन् एक दुई श्रीमान विदेश गएको एक दुई वर्षभित्रमै तर पनि तपाईँ जस्ता महिलाहरू आज दसौँ वर्षसम्म तपाईँ कुरेर बस्नु भएको छ उसको सद्धर्ममा छोराको मुख देखेर बस्नु भएको छ यसलाई पनि हामी साधुवाद भन्न चाहन्छौँ आखिर धैर्य गरेर बस्न सकिँदो रहेछ नि है छोरा भएको मान्छे छोरा छोरी नै हो किनभने केही न केही बाटो होला लागि कि अब कुरा छ अब छोडेर जाने अब अर्काले छोइदिएनन् अब छोडेर जाने अर्काको घरमा छोइदिएनन् अब छोराछोरीको लागि बस्नु पर्यो अब जहाँ गयो भने भाव होला भन्नुभयो श्रीमानलाई के भन्न चाहनुहुन्छ एकचोटि भन्नुहोस् न श्रीमानलाई एकचोटि भन्नुहोस् न मलेसियामा रहेका श्रीमानलाई त आखिर मन तराखु भएपछि यस्तो कठोर भइदो रहेछ है जो अब सानो थियो म पछि

के यसो उहाँलाई बिर्सेर कतै बेग्लै संसार सजाउने पक्षमा पो हुनुहुन्छ कि त्यसो उसलाई बिर्सेर बेग्लै संसार हजुर म म अर्को ठाउँ पनि म जान्न ऊ घरमा आए पनि म ऊ जान्न मेरा राम्रै मान्छे बरु बिहा घर हो न म उसलाई लगाइदिन्छु म जहाँ छु मेरो छोराछोरी हुन्छु म अर्को ठाउँ कुनमा जान्न जाने भए म गइसक्छ अब त बाँकी जिन्दगी लागि जहाँ जान्छु त्यही छोरा छोराछोरी जान्छु त्यति अब सुन्नु न उहाँले आएर कलेस गर्नु होला बुढी मलाई किन यसो गर्छिस् भन्नुभयो भने त फकाउनु भयो भने त फकिनु होला नि त मेरो मनै मन त उसको लागि त बरु बढेको होला फर्किला मेरो मन त फर्किन्न दिदी धेरै कठोर मन चाहिँ नगराउनु होला सायद यो खबर सुनेर तपाईँको श्रीमानले त आउने मन मोड्नु होला वा तपाईँलाई फोन गर्नु होला हामी त्यही कामना गर्दछौँ त्यस्तो निष्ठुरी चाहिँ नहुनु होला हुन त मन तराखु भएको छ तपाईँ आज दस वर्षसम्म तडपिनु भयो धेरै बाटो कुर्नु भयो आँखै उतै भए बाटैतिर भए तर कहिले उहाँ फर्केर आउनु भएन हुन त त्यस्तो लागेको होला दिदी कृपया मन चाहिँ उहाँतिर फर्काउनु होला हाम्रो शुभकामना उहाँको बाध्यता पनि त होला नि कृपया बुझिदिनुहोस् कुनै बाध्यता पनि त उसले भन्न पर्ने म यस्तो छु उस्तो छु अहिले फोन चलाउँछ अब मेरो नम्बर उसलाई उसको घर हुन्छ होला घर छ अब त्यसो एकछिन नपोर अहिले घर उनी खबर आयो खबर आयो भने त कमसेकम म यस्तो यस्तो भएँ म यस्तो थिएन आज मेरो यस्तो बाध्यता परो भनेर उसले फोन गऱ्यो भने त केही न केही मेरो मन हुन्थ्यो घर नि के गर्ने छोरा यस्तो भयो छोरा यस्तो खबर आइज घर आइज छोरा छ भन्ने गरेर त के के मन सम्हालिन सक्थ्यो होइन त्यति भएर केही बेमिल हुन्छ मन फर्किन्थ्यो होला हो केही बाध्यता पऱ्यो होला भनेर भनिन्छ नि एउटा भगवान्ले दिएको वरदान जुन जीवन पाउनु भएको थियो त्यो जीवन तपाईँले सोचे जस्तो भएन के थियो सपना जाने बेलामा केही सपना त थियो होला नि जाने बेलामा माइतीबाट गएको अब सपना त थियो होला नि धेरै अब चकनाचुर भयो दुख्द पनि हाँस्नै पर्ने कस्तो भाग्य होला मेरो दुख्द पनि हाँस्नै पर्ने कस्तो भाग्य होला मेरो दुख्द पनि हाँस्नै छलले बाँचेकी छु आफैले आफैलाई छली छली बाँचेकी छु कहिले काहीँ रौँ जस्तो लाग्छ होला है तपाईँलाई रोइन कसैलाई आज किन अब कोही धेरै शत्रु हुन्छन् भन्छ अब कसैलाई म एक्लै हवस् त दिदी तै पनि उनको खोजीका लागि तपाईँ निष्ठुरी वचन व्यक्त गर्नु भए पनि वास्तवमा उनको खोजीको पक्षमा हुनुहुन्छ भन्ने कुरा तपाईँको पटक पटकको फोनले हामीले बुझेका छौँ तपाईँ एकदम कहिलेकाहीँ रोजेलको खबर सुनेर रुनु हुँदो रहेछ भन्ने कुरा पनि पनि तपाईँको विगतका फोनहरूले हामीलाई बताउँछ तपाईँको यस पीडालाई सुनेर तपाईँको यस मर्मलाई बुझेर तपाईँका श्रीमान राम्रै नेपालमा फर्किउन् भन्ने कामना गर्दछौँ भर्षक तपाईँहरूको दाम्पत्य जीवनमा फेरि मिलन आओस् भन्ने हामी कामना गर्दै बिदा हुन चाहन्छौँ दिदी हस्त है तल केही भन्नु छ अन्तिममा के भन्ने म जस्ता धेरै आफ्ना बालबच्चा समाज बुझ्नु होला लाउनेले ढोका दिए पनि अब बच्चाहरूलाई छुट्र गए बच्चाहरू ढोका दुःख पाउँछन् धेरै सफलताको आमा हो कोहीले पनि धेरै नानीहरूले पैसा कमाएर धेरै मागेर बालबच्चा निकालेर हिँडेका छन् त्यस्ता नगरौँ दिदी गर्ने भन्न चाहन्छु हस्त दिदी धन्यवाद सुनिहाल्नुभयो श्रोता वैदेशिक रोजगारको एउटा दुःखद पक्ष कयौँ सुखद पक्ष पनि छन् तर दुखद पक्ष मध्ये सबैभन्दा नेपाली महिलाले भोग्नु परेको छ यो जुन समस्या श्रीमान विदेश गइदिन्छ या त ऊ कुनै दुर्घटना वा अन्य कारणबाट ऊ बेपत्ता हुन बाध्य हुन्छ वा दोस्रो विवाह त्यहाँ गरेर बस्छ र यता बैस उमेरकी श्रीमती उसको यादमा तडपिन्छ जस्तो बागलुङ जलजला गाविस कि कल्पना सिन्जाली अहिले बल्ल चौतिस वर्षको हुनुभयो त्यति बेला चौबिस वर्षको उमेरमा उहाँका श्रीमान छोडेर पैसा कमाउँछु भनेर हिँड्नुभयो कति सपना बोक्नु भएको थियो होला तर अहिले कल्पनाको सपना चकनाचुर भएको छ उनको बैस जमानी मनका इच्छा आकांक्षाहरू तिलाञ्जली दिन बाध्य हुनु परेको छ यो पीडा प्रतिनिधिमूलक पीडा हो नेपाली महिलाहरूको यसर्थ तपाईँ विदेशमा रहनुहुने प्रिय प्रिय श्रोता तपाईँले बिर्सेर यसरी नै कुलबहादुर सिन्जाली जस्तो बिर्सेर बस्नु भएको छ भने एकचोटि घर फर्केर हेर्नुहोस् घर सम्झेर हेर्नुहोस् भन्ने कामना गर्दै आजको जीवनको गोरेटो यतिकैमा पिट मार्न चाहन्छु धन्यवाद सकी छै बागलुङ जलजलाकी यी महिलाको बिछोडको कथासँगै आजलाई ओजेलका खबरबाट विदा माग्ने बेला भइसकेको छ विदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई र रेडियो गुल्मी तमगास गुल्मी वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै ओजेलका खबरमा समाचार सम्प्रेषण गर्नु परे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सम्पर्क राख्नुहोला होला हवस् त ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते